राजनैतिक समितिले आज क्षेत्र निर्धारणका विषयमा छलफल गर्दैछ समितिको कार्य नयाँ बानेश्वरमा बस्ने बैठकमा क्षेत्र निर्धारणमा देखिएको संवैधानिक र कानूनी जटिलता दलहरूबीचको विवादका विषयमा छलफल हुनेछ निर्धारण आयोगले कानूनी जटिलता हटाइदिन दलहरूसँग आग्रह गरेपछि बैठक बस्न लागेको हो बैठक साँझ बस्ने नेताहरूले बताएका छन् यसअघि दुई सय चालिस भन्दा बढ़ी क्षेत्र बढ़ाउन नपाइने भने भने पनि पर्ने अवस्था आएकाले त्यसमा छलफल हुनेछ साथै आजको बैठकमा निर्वाचनको विपक्षमा रहेका दलहरूलाई वार्ताको लागि औपचारिक पत्र पठाइसकेकोले उक्त दलहरूसँग गरिने वार्ता तथा निर्वाचनको तयारी लगायतका विषयमा पनि छलफल हुने नेताहरूले बताएका छन् मन्त्री परिषदको नियमित बैठक आज बस्दैछ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यसिंह दरबारमा बस्ने बैठकमा चुनावको तयारी र सुरक्षा योजनाको विषयमा छलफल हुनेछ चुनावका लागि अहिलेसम्म गरेका कामको समीक्षासहित बाँकी कामका विषयमा छलफल हुनेछ बैठकमा मन्त्रालयगत एजेण्डामा छलफल भए पनि चुनावका विषयलाई प्राथमिकता दिने मन्त्री परिषदको कार्यालयले जनाएको छ गृह मन्त्रालयले तयार पारेको सुरक्षा योजना सचिव र राजदूतको नियुक्तिका विषयमा पनि छलफल हुन सक्ने मन्त्री परिषदका अध्यक्ष खिल राज रेग्मीको सचिवालयले जनाएको छ साथै विभिन्न मन्त्रालयका मन्त्रालयगत एजेण्डाका विषयमा पनि छलफल हुनेछ उच्च स्तरीय राजनैतिक समितिसँग गरिने वार्ताको औपचारिक धारणा तयार पार्न नेकपा माओवादीले आन्तरिक छलफल गर्ने भएको छ उच्च स्तरीय राजनैतिक समितिले वार्ताको लागि पठाएको औपचारिक पत्रको बारेमा छलफल गरी आफ्नो धारणा सार्वजनिक गर्ने माओवादीले जनाएको छ पहिलो चरणमा दिउँसो पार्टीभित्र छलफल गरेपछि आज मोर्चामा रहेका अन्य दलहरूसँग छलफल गर्ने माओवादीले जनाएको छ पत्रको बारेमा पार्टीले आधिकारिक धारणा बनाउने र आज मोर्चामा रहेका अन्य दलहरूसँग छलफल गर्ने तयारीमा माओवादी रहेको प्रवक्ता पम्पा भूषालले जानकारी दिनुभयो एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यलाई सम्बोधन गर्दै वार्ताको लागि पत्रचार भएको थियो माओवादीले पनि वार्ताको लागि अध्यक्ष वैद्यको नेतृत्वमा पाँच सदस्यीय वार्ता टोली बनाएको छ नेकपा एमाले केन्द्रीय कमिटी बैठकको तयारीका विषयमा आज छलफल गर्दैछ बिहान पार्टी कार्य बल्खुमा बस्ने स्थायी समितिको बैठकमा केन्द्रीय कमिटी बैठक एजेण्डाका बारेमा छलफल हुनेछ चुनावको तयारी सघि चलाएको अभियानको सहित सचिवालयले तयार पारेको प्रतिवेदनका विषयमा पनि स्थायी समिति बैठकमा छलफल हुने एमाले जनाएको छ सचिव युवराज गेवालीले बैठक मूलत केन्द्रीय कमिटी बैठकको एजेण्डामा केन्द्रित हुने जानकारी दिनुभयो एमाले सघिको जिल्ला अभियान अन्तर्गत हरेक अञ्चलमा एमालेको जनसमर्थनको अवस्था सहितको प्रतिवेदन तयार पारेको छ मूल्यवृद्धि गर्ने व्यवसायलाई सरकारले कार्यवाही गर्ने भएको छ नयाँ आर्थिक वर्षसँगै व्यापारीहरूले आफूकसित मूल्य तोक्न थालेपछि सरकार कड़ा रूपमा प्रस्तुत हुन लागेको हो नियमित बजार अनुगमनको कामलाई बिहिबारदेखि थप प्रभावकारी बनाइने वाणिज्य विभागका महानिर्देशक नारायण प्रसाद बिडारीले जानकारी दिनुभयो उहाँका अनुसार नियमनकारी निकायको समन्वयमा देशभर अनुगमनको कामलाई तीव्रता दिने तयारी छ व्यापारीले जथाभावी मूल्य तोकेर ठगी गरेको पाइएमा कारवाही हुने उहाँले बताउनुभयो उपभोक्ताले उछुरी गरेमा र क्रममा फेला परेमा त्यस्ता व्यापारीलाई कारवाही गरिने उहाँको भनाइ छ व्यापारीले एक महिना अघिको तुलनामा खाद्य वस्तुको पन्ध्र प्रतिशतसम्म र तरकारी तथा फलफूलको पैंतिस प्रतिशतसम्म मूल्य बढाएको पाइएको छ खाद्यान्नमा मूल्य बढाउनु पर्ने कुनै कारण नभए पनि व्यापारीले मनपरी गरेको भन्दै उपभोक्ता अधिकार कर्मीले विरोध जनाउँदै आएका छन् अहिलेको बजेटले दैनिक उपभोग्य वस्तुको मूल्य तलमाथि हुने गरी करका दरहरू परिवर्तन नगरेकाले मूल्यवृद्धि गर्नुको आधार कारण नभएको उनीहरूको भनाइ छ नेल्सन मण्डलाको जन्मदिनलाई नेल्सन मण्डला अन्तर्राष्ट्रिय दिवसको रूपमा पनि मनाउने गरिएको छ प्रेटोरियाको अस्पतालमा उपचार गरिरहेका मण्डलाको जन्मदिनको अवसरमा उहाँको सम्मानमा दक्षिण अफ्रिका र विश्वका धेरै ठाउँमा विशेष कार्यक्रम आयोजना गरिएको छ जुन आठ तारिकमा फोक्सोको संक्रमणका कारण अस्पताल भर्ना गरेका मण्डलाको अवस्था गम्भीर तर स्थिर रहेको चिकित्सकहरूले बताएका छन् संयुक्त राष्ट्रसंघका महासचिव वान के मूलले मण्डलालाई शुभकामना दिँदै मण्डलाको सार्वजनिक सेवामा सडसठी वर्ष योगदानको कदर गर्दै कम्तीमा पनि सडसठी मिनट समुदायको सेवामा खर्च गर्न अपिल गर्नुभएको छ यो नै मानवताको उच्चतम मूल्यका प्रतीक असाधारण व्यक्तित्वप्रति श्रद्धा स्वच्छ श्रद्धा हुने वानको भनाइ छ दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति तथा रंगभेद विरोधी नेताको देशका लागि सडसठी वर्षको योगदानलाई स्मरण गर्दै दक्षिण अफ्रिकी स्वयंसेवकहरूले विद्यालय र अनाथालयहरूको मरमत अस्पतालको सरसफाई गरीबलाई खाना वितरण जस्ता काममा सडसठी मिनट खर्च गर्ने तयारी गरेका छनृ हवस् त बिहान एघार बजेको अर्पण खबर सकियो म सम्झना बिदा हुन्छु नमस्कार